नमस्ते स्वागत छ हिमाली स्वरहरूमा न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू तपाईँ इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot org मार्फत सुन्दै हुनुहुन्छ यो हिमाली स्वरहरू रेडियो कार्यक्रमको एक सय साठी श्रृङ्खला हो कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव नेपाली पात्र अनुसार हिमाली स्वरहरूको यो श्रृङ्खला हामीले दुई हजार अडसट्ठी साल साउन महिनाको तिस गते अर्थात् अगस्त महिनाको पन्ध्र तारिक सोमबारका दिन तयार पारेका हौँ नेपालमा गाई जात्रा आइतबार उन्तिस गते साउनको दिन मनाइयो अब आउँदै गरेका अन्य चाडपर्वहरूमा यो कार्यक्रम तयार पारेको मितिले पाँच दिनपछि अर्थात् भदौ चार गते कृष्ण जन्माष्टमी र तेह्र दिनपछि अर्थात् भाद्र बाह्र गते बुवाको मुख हेर्ने दिन आउँदैछ महिलाहरूको सांस्कृतिक पर्व हरितालिका तिज आउन पन्ध्र दिन बाँकी छ भदौ चौध गते हिमाली स्वरहरूको आजको श्रृङ्खलामा हामी एउटा कुरामा रणेन्द्र बराइलीसँग कुराकानी गर्दैछौँ रणेन्द्र बराइली एकीकृत नेकपा माओवादीसँग आबद्ध हुनुहुन्छ र उहाँ दलितका अधिकारका लागि लागि पर्नुहुने व्यक्ति हुनुहुन्छ उहाँ हालै अमेरिकाको बल्टिमोरमा उहाँ हालै अमेरिकाको मेरिल्यान्डमा आउनुभएको बखतमा हामीले टेलिफोन मार्फत यो भलाकुसारी गरेका छौँ र यो भलाकुसारी सुन्नुहुनेछ एउटा कुरामा त्यसै गरी कार्यक्रममा आज हामी न्युयोर्कमा नेपाल आदिवासी जनजाति महासङ्घले सत्रौँ आदिवासी दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रमको विशेष अडियो सामग्री यहाँ सुनाउँदैछौँ त्यसै गरी आगामी अगस्त बिसका दिन न्युयोर्कमा आयोजना हुन गइरहेको मिस नेपाल युएसएको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनको एउटा छोटो अडियो सामग्री पनि हामी तपाईँलाई सुनाउनेछौँ आजको कार्यक्रममा सृजनाका स्वरहरूमा आज हामी एउटा रमाइलो गाई जात्रे कविता सुन्नेछौँ रामचन्द्र शर्माको कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ विभिन्न सुमधुर एवं रमाइला गीत सङ्गीतहरूले हामी नेपालको सांस्कृतिक पर्व गाई जात्राको माहौलमा पनि छौँ त्यसैले यो कार्यक्रममा हामी केही रमाइला गीतहरू र केही रमाइला कविताहरू पनि सुनाउनेछौँ कार्यक्रमको सुरुमा यमन श्रेष्ठको स्वरमा रहेको यो रमाइलो गीत उसको कुरा काट्यो उसले उसको कुरा काट्यो उसले उसको कुरा काट्यो कुरा काट्यो कुरा काट्यो कुरा काट्यो कुरा काट्यो उसले उसको कुरा काट्यो उसले उसको कुरा काट्यो मुख र भेट भो कि मुख र भेट भो कि मुख र भेट भो कि मुख र कान भेट भो बाटोमा भेटोस् या पार्कमा भेटोस् चाहे पानी भर्ने पहेरीमा भेटोस् पार्टीमा भेटोस् या पार्कमा भेटोस् चाहे पानी भर्ने पहेरीमा भेटोस् काउँदै हात हल्लाउँदै कुरा काट्न थाल्छन् भारे हात लाउँदै फल्नको बुहारी गतिले छैनन् टिस्काको सासु राम्री होइनन् फल्लाको लोग्नेको आठवटा गर्लफ्रेन्ड टिस्काको छोरीको नौवटा बोयफ्रेन्ड फल्लाको सालोले कति भात खाएको टिस्काको दिदीले के लुगा लाएको फल्ना गायकले के गीत गाएको टिस्काको भाउजूले कति बच्चा पाएको टिस्काको भाउजूले कति बच्चा पाएको मुख र कान भेट भो कि मुख र कान भेट भो कि उल्ले उल्लाई उल्ल्यायो उल्ले उल्लाई उल्ल्यायो उले उल्लाई उल्ल्यायो उले उल्लाई उल्ल्यायो उल्ल्यायो उल्ल्यायो उल्ल्यायो उल्ल्यायो उल्ले उल्लाई उल्ल्यायो उल्ले उल्लाई आफ्नो टाउको हात्ती नदेख्नेले अर्काको टाउकोमा जुम्रा देख्ने डुङडुङ जाड गनाउनेले जाड नखानेलाई जड्या देख्ने टुसटुस घुस गनाउनेले घुस नखानेलाई घुसिया देख्ने सुर्ती गनाउने बाउले छोरालाई चुरोट नखान अति दिने बाटोमा थुक खोज्दै हिँड्ने अनि अर्कालाई फोहरी भन्ने राजनीतिको कुरा गर्दा आफूलाई नेतै ठान्ने पार्टीमा प्लेट भरि खुला उपस्की अर्काको प्लेटमा यसो हेर्ने खाने बेलामा सात प्लेट खाने पेट भरेपछि नुन चर्को भन्ने पेट भरेपछि नुन चर्को भन्ने मुख र कान भेट भो मुखरा कान भेट होके उले उल्लाय हो जायो कान भेट होके मुखरा कान भेट होके कमिला कमिलामा कस्तो मिलाप मानिस मानिसमा किन खिलाप एउटा मानिसको प्रगतिमा अर्को मानिसलाई किन बिलाप रामबहादुर प्रमोसन हुँदा मानबहादुरलाई टाउको दुख्ने मानबहादुर चाहिँ मरि मरि हाँस्ने श्यामबहादुर चाहिँ मरि मरि हाँस्ने यस्तो कुरा किन जहीँ तहीँ जुन हुनु हुन कहीँ यस्तो कुरा किन जहीँ तहीँ जुन हुनु हुन्न कहीँ Let's sit together, let's talk together, let's live together, let's laugh together, let's sing together, let's dance together, together, together, together, together, live together, laugh together, talk together, sing together. Nepali, Nepali भेटु हो Nepali, Nepali नेपाली भेटु उसले उसको तारिफ गरौँ उसले उसको तारिफ गरौँ उसले उसलाई मद्दत गरौँ उसले उसलाई मद्दत गरौँ तारिफ गरौँ मद्दत गरौँ माया गरौँ जतन गरौँ उसले उसको जतन गरौँ उसले उसको जतन गरौँ नेपाली नेपाली भेट हो कि नेपाली नेपाली भेट हो कि नेपाली नेपाली भेट हो कि नेपाली नेपाली भेट हो कि वाह वाह थुरै कुराको भिडमा एउटा कुरा देशको कुरा विदेशको कुरा घरदेखि वनसम्मको कुरा मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा कुरा एउटा कुरामा आज हामी रणेन्द्र बराइलीसँग कुराकानी गर्दैछौँ रणेन्द्र बराइली लेखक पनि हुनुहुन्छ र उहाँ राजनीतिक रूपमा एकीकृत नेकपा माओवादीसँग आबद्ध हुनुहुन्छ उहाँ दलितका अधिकारका लागि लागि पर्नुभएको छ र उहाँले थुप्रै पुस्तकहरू पनि लेख्नुभएको छ उहाँका प्रकाशित कृतिहरूमा नेपालमा अच्युत जातीय सङ्घर्ष केही योद्धाहरूको परिचय दुई हजार अडतिस त्यसै गरी नेपालमा अच्युत जातीय सङ्घर्ष केही योद्धाहरूको परिचय दुई हजार पचास त्यसै गरी आफ्नै व्यथा नामक नाटक उपन्यास र यात्रा संस्मरण चिनको कोसेली पनि प्रकाशित भएका छन् र उहाँको छोटा कथाहरूको सङ्ग्रह दलितको दहिलो प्रकाशित हुँदैछ उहाँ आफ्नो पारिवारिक भेटघाटको क्रममा अमेरिकाको मेरिल्यान्डमा आउनुभएको बखतमा हामीले टेलिफोन मार्फत यो भलाकुसारी गर्दैछौँ एउटा कुरामा स्वागत गरौँ रणेन्द्र बराइलीलाई म अहिले अमेरिका आएर मेरिल्यान्ड भन्ने ठाउँमा बसेको छु र यात्रा करिब करिब तिन चौथाइ यात्रा मेरो सकिँदैछ र भेटघाट हुने क्रममा मिडियाका साथीहरूसँग र खास गरेर हिमाली छोराहरू चराएर बस्नुभएको मिडियाका साथीहरूसँग भेट्ने मौका पाएँ मलाई खुसी लागेको छ हजुर ल हामीलाई पनि खुसी लागेको छ तपाईँसँग कुराकानी हुन पायो हाम्रो दर्शकहरूलाई हाम्रो श्रोताहरूलाई तपाईँको बारेमा अलिकति बताउनुहोस् न तपाईँ के गर्नुहुन्छ नेपालमा एउटा समाजसेवी हुँ खासै ठुलो काम गर्न सक्ने ठुलो काम गर्ने त होइन त्यो समाजसेवामा चाहिँ के गर्नुहुन्छ के के गरेर समाजसेवा गर्नुहुन्छ साहित्यको हिसाबले म एकै नेकपा माओवादीको केन्द्रीय सल्लाहकार परिषदको सदस्य हुँ र मूल कार्यक्षेत्र मेरो नेपाली समाजमा जातीय स्वास्थ्यजन्य विभेदको अन्त्यको निमित्त सङ्घर्ष गर्नुपर्छ भनेर मेरो सबै आफ्ना गतिविधिहरू त्यसै अन्तर्गत परिचालन गरेको छु गतिविधि भन्नाले मैले थोरै साहित्य क्षेत्रमा पनि हात हालेको हुँदाखेरि साहित्यिक क्षेत्रबाट सामाजिक क्षेत्रबाट राजनीतिक क्षेत्रबाट नेपाल नेपाली समाजमा भएको त्यो किसिमको कुसंस्कार त्यो किसिमको विसङ्गतिलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै मेरो चाहिँ एउटा सामाजिक जीवनको सामाजिक सेवा भन्नुको तात्पर्य त्यही हो अनि यो आजभोलि यो जातीय विभेद अन्त्य गर्ने एउटा जुन किसिमको क्रम चलेको छ यसले देश देशमा व्यक्ति व्यक्तिमा निकै फाटोहरू ल्याएको छ भन्छन् नि हामीले टाढाबाट हेर्दाखेरि कस्तो छ त्यहाँको स्थिति आजभोलि त्यो फाटो त अहिले कसैले ल्याएको होइन नेपालमा विद्यमान सामाजिक संरचना जो हिन्दू सामन्ती संस्कारमा आधारित छ त्यो संस्कारले ल्याएको हो र जति जुन किसिमको सरकार जुन किसिमको राज्य प्रणाली आए तापनि थोरै सुधार हुनु खोज जस्तो देखिए तापनि मूल रूपमा आज जातीय समस्या खास गरेर जन्ने जातीय समस्या विद्यमान छ तपाईँहरूले सुन्नु भएको होला यसै वर्ष बागलुङमा एउटा विश्वकर्मा र नेवार जातिको केटाकेटीको विवाह उनीहरूको प्रेम विवाह हुन खोजेको अवस्थामा तिमीले तिमीहरूले विवाह गर्छौ जातीय बन्धनलाई तोडेर एउटा नेवार र नेवार छोराको आमाले विश्वकर्म छोरी विश्वकर्म बुवाले तिमीले ल्याउँछौ भनेदेखि म आत्महत्या गर्छु भनेर आमाले भनिसकेपछि तपाईँले आत्महत्या गर्नुभयो त हामीले आत्महत्या गर्छौँ भनेर दुवैजना एउटै डोरीमा बाँधिएर फाल्दा मरेको घटना यस्ता चाहिँ के अरे अब दिन दिनदिनै जस्ता यस्ता एउटा अमानवीय किसिमतामूलक घटनाहरू सुनेकै छ त्यसकारण अब यस्ता किसिमका विभेदजन्य संस्कार र विभेदजन्य कुरीतिजन्य एउटा चाहिँ सामाजिक विसङ्गतिलाई हटाउनको निमित्त हामीले सामाजिक सङ्घर्ष गर्नै त्यो एउटा आफ्नो ठाउँमा छ जो अहिले सदस्यजीले भन्नुभएको छ यसले समाजमा फाटो ल्याउने र फेरि जातीय एक किसिमको भर्काप सिर्जना हुने हुन्छ कि भन्ने कुरो चाहिँ जुन तर्क गर्नुभयो यो केही हदसम्म ठिक त हो तर त्यसको एउटा मूल्य छ त्यसको एउटा मान्यता छ त्यसको एउटा विधि छ त्यसको एउटा अन्तर्राष्ट्रिय मानव अधिकारसित सम्बन्धित त्यसको चाहिँ एउटा नर्म्सहरू छन् जसको आधारमा हामीले चाहिँ एउटा त्यस किसिमका सामाजिक विसङ्गतिलाई अन्त्य गर्ने जातीय विवादलाई अन्त्य गर्ने परिपाटी चलायौँ भनेदेखि त्यसले ती एक आपसका जुन परिभावहरूलाई सिर्जना गर्ने होइन त्यसलाई चाहिँ निदान गर्ने निम्दान गर्ने काममा बल पुग्छ भन्ने चाहिँ हाम्रो हजुर अनि यो के अरे अब आजभोलि अर्कै कुरालाई फेरि यहाँ अलि लामो पारेर जोडौँ अब कोही हिमाली कोही पहाडी कोही तराई कोही मधेसी कोही बाहुन कोही विश्वकर्मा यो भन्दा भन्दा भन्दा हामी को हौँ भन्ने नै हामीले बिर्सिसक्यौँ जस्तो लाग्छ एक आपसमा यही झगडा देखिन्छ जहिले पनि अब यो आन्दोलन तपाईँहरूको कहाँ पुगेर यो खालको विभेद कहाँ पुगेर चाहिँ अन्त्य होला त यो यो थोरै भिन्न कुरा हो मित्र जातीय आन्दोलन र यो एउटा फेरि <clears throat> जातीय आन्दोलनकै अर्को रूप जो पहाडी मधेसी अथवा महिला पुरुष क्षेत्रीय यी विभिन्न किसिमका चाहिँ एउटा विभेद छन् त्यो अलिकति छुट्टै विभेद हो अहिले आएर सोधी भन्नु पर्दाखेरि <clears throat> राज्य पुनर्संरचनाको सवालमा संहिताको विषयलाई लिएर थुप्रै त्यहाँ सर्कसभित्रबाट पनि आएका छन् त्यसमा के हो भन्दाखेरि यी क्षेत्रीयताहरू जातीयताहरू लिङ्गीयताहरू र विभिन्न किसिमका चाहिँ एउटा विभेदजन्य सामाजिक के अरे संरचनाहरूलाई एउटा निदान गर्ने एउटा विधि हुन्छ नियम हुन्छ विचार हुन्छ सिद्धान्त हुन्छ त्यसको चाहिँ एउटा मूल रूपमा हामी मानव जाति हौँ मूल रूपमा हामी नेपाली हौँ मूल रूपमा हाम्रो जाति माने क्षेत्रीयता जातीयता र लिङ्गीयताको सवाल उठाउनुभन्दा हामी चाहिँ एउटा राष्ट्रियताको सवाल उठाउनु धर्म कुरा हो मूलत हामी नेपाली नागरिक हौँ सिङ्गो एउटा चाहिँ यो संसारमा हामी नेपाली भएर छिरछाडो गरेर स्वाभिमानी नेपाली भएर समानता र समानताको आधारमा समानता र समानताको आधारमा हामी जिउनु पाउनुपर्छ भनेर चाहिँ हामी त्यस किसिमको समाज सिर्जना गर्नु नै एउटा नीति विधिको आधारमा त्यसलाई चाहिँ एउटा साँच्चै नेपालीको चाहिँ एउटा भविष्य उज्जवल भविष्य उन्नत भविष्यको निर्माण गर्ने मुख्य कुरा हो हजुर अब अलिकति राजनीतिक परिवेशको कुरा गरौँ यहाँ बस्नुभएका नेपाली दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई भेट्नुभयो होला उहाँहरूले सायद सधैँ जस्तो गुनासो पनि गर्नुभयो होला नेपालमा एकदमै राजनीतिक लुछा चुँडी छ झै झगडा छ भन्छन् तपाईँहरू काठमाडौँमा हुनुहुन्छ नेपालमा हुनुहुन्छ नजिकबाट देख्नुभएको छ राजनीतिक त्यो खेल भनौँ कस्तो छ आजभोलि के छ त्यहाँको स्थिति अब यहाँ बस्ने नेपाली दाजुभाइहरूबाट पनि अहिले सञ्चार माध्यमको आधारले देशका परिघटनाहरूबाट टाढा हुनुहुन्न र नजिकबाट हेर्नुभएको छ र देशको स्थिति अलिकति संवेदनशील भएको कुरो पनि यथावत छँदैछ तर कुरो के हो भनेदेखि एक नम्बरमा मलाई यहाँ के लागेको छ भने म अहिले अमेरिका बसेको करिब डेढ महिना भयो यो अवधिमा यहाँका साथीहरूलाई जो अमेरिकामा हुनुहुन्छ मैले त के चाहिँ भन्ने गरेको छु भनेदेखि शिक्षित सचेत र सशक्त भएर मात्र यो अमेरिकामा आएर आउनलाई सक्नुभएको छ र अझै त्यसमा एउटा चाहिँ सृजनात्मक शक्ति भएर मात्रै यहाँ टिकेर बस्न सक्नुभएको छ यस किसिमको चाहिँ एउटा क्षमता प्रसिद्धका धनी जुन नेपाली साथीहरू यहाँ बस्नुभएको छ उहाँहरूले निश्चय नै देशको निम्ति निश्चय नै राष्ट्रको निम्ति चिन्ता त गर्नुहुन्छ र चिन्ता गर्नुभन्दा पनि मैले कुन चाहिँ स्वर सुनेको छु तपाईँको चाहिँ अब चाहिँ हिमाली स्वरबाट चाहिँ मैले भन्नु पर्दाखेरि कुन चाहिँ स्वर सुनेको छु भन्दाखेरि नेपालका राजनीतिक पार्टीहरूले देश खतम पारे नेपालमा राजनीतिक स्थिति अलिकति बलियो हुन्थ्यो भने हामी पनि नेपालमा गएर सब बस्थ्यौँ हामी नेपालमा गएर बस्नको लागि एउटा वातावरण बनेन जसले गर्दाखेरि हामी नेपालमा अहिले जान मन पनि लाग्दैन भन्ने खालको कुरा मैले धेरै मुखबाट सुने समर्थ एउटै हिसाबले त्यो ठिकै हो तर वास्तवमा के हो भन्दाखेरि नेपाल कसको हो त्यो नेपालमा बस्ने जो नेपालीहरू छन् जो नेपाली समाजलाई शान्तिपूर्ण निकाय दिनुपर्छ भन्ने राजनीतिज्ञहरू छन् के देश उनीहरूको मात्रै हो र र यी सबै यहाँका बौद्धिक वर्गहरू व्यक्तित्वहरू सबैको नेपाल होइन र त्यो विभिन्न खोजेको नेपाललाई सबैले बनाउने दायित्व होइन र मैले त्यसरी पनि भन्ने गरेको छु यद्यपि जसले बाध्य गरेका छन् जसले जिम्मेवारी लिएका छन् उनको भूमिका महत्त्वपूर्ण हुन्छ कुनै स्वार्थ कारणले कुनै एउटा चाहिँ व्यक्ति व्यक्तिवादको कारणले गलत भएको हुनसक्छ तर मलाई अहिले मैले के पनि भन्ने गरेको छु भन्दाखेरि यसमा राजनीति गर्ने राजनीतिक नेताहरूले गलत गरेका छन् भनेदेखि त्यो गलत सहेर बस्ने गलत बुझेर सहेर बस्ने पनि फेरि अर्को गलत गरेका छन् त्यसो भएदेखि कुन किसिमको सुझाव कुन किसिमको माने राय परामर्श दिनुपर्छ दिएर जाउँ न त यस सबैको सबै मिलेर बनाऊ भन्ने मैले भन्ने गरेको छु र अर्को अर्को पछिबाट भन्नु पर्दाखेरि अहिले साँच्चै नै नेपालमा अलिकति भर परेका जनताले भर परेका पार्टीहरूले जनताले भर परेका नेताहरूले जनताले भर परेका सिद्धान्तको आधारमा चल्नेहरूले पनि जे जसरी एउटा वार्ता कबुल गरेका थिए जे जसरी जानुपर्ने उद्देश्य लक्ष्य बोकेका थिए त्यस अनुसार जान नसकेको कुरा सत्य हो र यहाँ एउटा कुरो चाहिँ के पनि सत्य हो भनेदेखि जे जसरी जान पर्ने हो त्यो जान नसक्नु कमजोरी हुँदा हुँदै पनि त्यो बाटोलाई कुल्चेर बेमानी बदमाइसी गरेर नियत गर्दै देशलाई भर्खरमा पार्ने भन्ने चाहिँ अहिले आफ्नो किसिमबाट मान्छेले चाहिँ त्यो सोचेर चाहिँ छैनन् भन्ने त्यो इमान्दार चाहिँ हामीले सम्मान गर्नुपर्छ त्यतिसम्म चाहिँ सोचिदिए हुन्थ्यो अब त्यो नजानेर नबुझेर अब चाहिँ कमजोरी कारणले बर्बाद गर्छ तर त्यसलाई ठिक ट्र्याकमा ल्याउन मूल त जनताको जनशक्तिको आवश्यक हुन्छ त्यो जनतालाई पनि फेरि सचेत ढङ्गले परिचालन गर्नुपर्ने सबै नेपाली माने समुदायको आवश्यक हुन्छ भन्ने मलाई लाग्छ हजुर अब अन्त्यमा आफ्नो राम्रो महत्त्वपूर्ण विचारहरू यहाँ हामीलाई दिनुभयो त्यसको लागि धेरै धन्यवाद र अन्त्यमा अब यहाँको यात्रा सकिसकेपछि यहाँबाट अमेरिकाबाट एउटा दुईवटा कुरा चाहिँ नेपालमा लगेर सुनाउँछु यो चाहिँ कुरा चाहिँ हामीले मनन गर्न योग्य छ अथवा यो चाहिँ कुरा हामीले प्रेरणा लिन योग्य छ भन्ने त्यस्तो केही भेट्नुभयो यहाँको यात्राको क्रममा म अहिले यसैको एक्सर्साइजमा छु म मूल कुरो मैले एक्सर्साइज के छ भन्दाखेरि यहाँका केही संस्थाहरू जो अलिकति यहाँ रहेर काम गरेका छन् ती संस्थाहरूसँग संस्थागत रूपमा सम्बन्ध कायम गर्दै अनि त्यसलाई निरन्तरता दिएर एउटा भाइचारा सम्बन्धको हिसाबले संस्थागत रूपमा त्यसलाई विकास गर्नुपर्छ भन्ने एउटा कुरा छ अरू कुरो के छ भन्दाखेरि पहिलो त नेपालमा संविधान बन्न धौ भएको छ दोस्रो त नेपालमा संविधान बने पनि जनताको हक अधिकारलाई सम्वर्धन गर्ने संरक्षण गर्ने संविधान बन्छ कि बन्दैन भन्ने शङ्का भएको छ त्यसो भने यी दुवै र बल पुग्ने गर्छ नेपालमा संविधान बन्नै पर्छ नेपालमा शान्तिपूर्ण राजनीतिक निकास हुनैपर्छ र बनेको संविधान जनताको पक्षमा आम नेपाली एउटा नागरिकहरूलाई सम्बोधन गर्ने समर्थन गर्ने हुनैपर्छ हो ती कुराहरूलाई बल पुर्याउन यहाँ भएका व्यक्तिगत सङ्गठनगत रूपमा जो सम्बन्धमासँग सँग भयो साथीहरू उहाँहरूसँग लिएको सुझाव राय सल्लाहको आधारमा म नयाँ बन्ने संविधानमा मेरो ठाउँबाट मेरो एउटा आफ्नो विषयबाट जे जति त्यहाँ समेट्न सकिन्छ त्यहाँ समेत गर्नको लागि मैले बुधागत रूपमा चाहिँ यहाँ साथीहरूको चाहिँ राय परामर्श लिएर जान्छु र त्यस किसिमका एउटा संविधान निर्माण गर्नको लागि शान्तिपूर्ण राष्ट्रलाई शान्तिपूर्ण विकास दिनको लागि बन्ने संविधानमा अधिकारलाई सम्बोधन गर्ने सभामा चाहिँ मैले बुधागत रूपमा चाहिँ गएर सम्बन्धित निकायमा छलफल गर्ने पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्न आवश्यक परे आन्दोलन गर्ने सम्मको चाहिँ मैले उद्देश्य बोकेर जान पर्छ भन्ने मलाई चाहिँ लागेको छ तपाईँहरूको साथ सहयोग के कति हुन्छ जसले मेरो उद्देश्य पूर्ति गर्ने बल पुग्छ भन्ने मलाई आशा छ एकदमै धन्यवाद तपाईँको महत्त्वपूर्ण र व्यस्त समय हामीलाई दिनुभयो एउटा कुरामा आज हामीले रणेन्द्र बराइलीसँग नेपालको समसामयिक राजनीतिक एवं सामाजिक परिवेशको बारेमा कुराकानी गऱ्यौँ हिमाली स्वरहरू नेपाली मन र नेपालीपन सँग नजिक जननी जन्म भूमि यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू कार्यक्रमको यो क्रम अब हामी प्रस्तुत गर्दैछौँ हामीलाई प्राप्त एउटा नयाँ गीत यो गीतमा स्वर रहेको छ विजय अधिकारी मेरो लागि अहिले बिर्सदा नै तिम्रो लागि जहिले सम्झना र बिर्सना भयो पिउने बाहना सम्झना र बिर्सना सत्रौँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाले आयोजना गरेको एक विशेष कार्यक्रमको अडियो सामग्री यहाँ प्रस्तुत गर्दैछौँ उक्त कार्यक्रममा समुदायका विभिन्न व्यक्तित्वहरूले आफ्नो विचारहरू व्यक्त गर्नुभएको थियो आउनुहोस् एकैछिन सुनौ उक्त कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न व्यक्तित्वहरूको विचारहरू Interactive Online यो हामीसँग सेल्फ डिटर्मिनेसन हामीसँग पोलिटिकल साइड एउटै मात्रै जा संस्था जो जो जसको चाहिँ पोलिटिकल साइडको नै सेल्फ डिटर्मिनेसनको राइट हुन्छ तर नेपालको कन्टेक्समा चाहिँ एउटै मात्रै यो अपवाद छ नेपालको कन्टेक्समा चाहिँ हामी आदिवासी पनि अनि हामी जनजाति पनि भनेर यो विश्वमै एउटै मात्रै अपवाद हो नेपालको कन्टेक्समा हामी आदिवासी पनि अनि हामी जनजाति पनि किन जनजाति भने हामीसँग आफ्नो भाषा छ धर्म छ संस्कृति छ अनि हामी आदिवासी किनभने हामी त्यहाँका पुस्तौँदेखिको हामीले चाहिँ बसेको हाम्रो मोडर्न नेपालको भन्दा पहिलेको हाम्रो इतिहास छ त्यसै कारणले नेपालको कन्टेक्समा चाहिँ हामी आदिवासी पनि जनजाति पनि भनेर चाहिँ मैले बुझेको छु यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो नमस्कार सर्वप्रथम त आज मलाई इन्भाइट गरेर दुई शब्द बोल्ने मौका दिनुभएकोमा यस प्रोग्रामको प्रोग्राम आयोजक कमिटी र फिफ्नाका सम्पूर्ण परिवारलाई मेरो हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र शुभकामना पनि दिन चाहन्छु आज हामीले आदिवासी जनजाति दिवस मनाउँदैछौँ हुन त म जनजाति होइन मलाई एउटा दलित भनेर चिनिन्छ तर पनि मेरो एउटा जनजातिहरूसँग जनजातिहरू र जनजाति कल्चर अनि जनजातिको भाषाहरू भाषासँग छुट्टै नजिकको सम्बन्ध छ सायद तपाईँहरू कसैलाई पनि थाहा छैन होला मैले बोलेपछि थाहा हुन्छ गा छिलिङ बेसखाडा खुसी छानाले सायद मैले के बोले एउटा मगर दाजुभाइ दिदीबहिनीहरूलाई मात्रै थाहा छ म एउटा मगर समाजमा मगर कल्चरमा हुर्किएको दलित भएर पनि हामी गाउँमा जाँदा पनि मगर भाषा नै बोल्छौँ त्यहाँ गएर हामीले अरू नेपाली भाषा बोल्दाखेरि त्यहाँको मगर दाजुभाइ अथवा बा आमा दिदीबहिनीहरूले बोल्नुपर्ने बुझ्नुहुन्न अनि त्यही भएर म दलितै भएर पनि त्यहाँ गएर मैले म मगर भाषा बोल्छु अर्को महत्त्वपूर्ण कारण अर्को पनि छ मेरो दुईवटा बहिनी र भाइले दलितहरू जनजातिहरूभन्दा पनि पछि छन् they are the most vulnerable people in the world that's what I experience and I have seen myself why it because of the system मैले कुनै पनि व्यक्तिलाई भनेको छैन हामीले आफ्नो हक र अधिकारको लागि we have to say change the system it is not easy to change the system first we have to empower the people and we have to empower our self and we have to have unity and solidarity मलाई आशा थियो मभन्दा अघि बोल्ने दाजुभाइहरूले चाहिँ एउटा दलितको शब्दको नाम दिनुहुन्छ भनेर त्यो मैले सधैँ भन्ने गर्छु एउटा खुकुरीको उचाइ एउटा वेदना चाहिँ एउटा के अरे अचानकलाई मात्रै थाहा हुन्छ तर दुःखको कुरा कसैले पनि एक शब्द बोल्नु भएन त पूर्व पश्चिम उत्तर दक्षिण चार दिराको चार दिशाको जनजाति आदिवासी नेपालीहरू हामी पूर्व पश्चिम उत्तर दक्षिण चार दिशाको जनजाति आदिवासी नेपालीहरू हामी मेचीदेखि महाकालीसम्म फैलिएर बसेका सबै एउटै नेपाली जनजाति हामी मेचीदेखि महाकालीसम्म फैलिएर बसेका सबै एउटै नेपाली जनजाति हामी हाम्रो आफ्नो इतिहास छ पहिचान छ हाम्रो आफ्नो परम्परा छ संस्कृति छ सबैको आफ्नो वेशभूषा छ रीतिरिवाजहरू छ सबैको आफ्नो धर्म संस्कारहरू छन् हाम्रो मातृभूमि हिमाल टाढा टाढा पाखा पखेलहरूसँगै हाम्रो वेशभूषा र संस्कृति रमाइरहेका छन् हाम्रो मातृभूमि हिमाल टाढा टाढा पाखा पखेलहरूसँगै हाम्रो वेशभूषा र संस्कृति रमाइरहेका छन् प्रकृतिका सुनौलो सुनौलो सौन्दर्य दृश्यहरूसँगै हाम्रो परम्परागत धार्मिक संस्कार र इतिहासहरू हाँसिरहेका छन् प्रकृतिका सुनौलो सुनौलो सौन्दर्य दृश्यहरूसँगै हाम्रो परम्परागत धार्मिक संस्कार र इतिहासहरू हाँसिरहेका छन् हाम्रो संस्कृति र पहिचानले सधैँ सधैँ नाचु नाचु भन्दै बोलाइरहेका छन् हामीलाई हाम्रो सांस्कृतिक पहिचानले सधैँ सधैँ नाचु नाचु भन्दै बोलाइरहेका छन् हामीलाई हाम्रो ऐतिहासिक भेषभूषा र मातृभूमिले सधैँ सधैँ आउनु आउनु भन्दै हात हलाइरहेको छ हामीलाई हाम्रो ऐतिहासिक र भेषभूषा र मातृभूमिले सधैँ आउनु आउनु भन्दै हात हलाइरहेको छ सबै हामीलाई कसर्ट सम्हालिराखौँ हाम्रो पहिचान र संस्कृतिलाई हातमा हात मिलाएर तसर्थ सम्हालिराखौँ हाम्रो पहिचान र संस्कृतिलाई हातमा हात मिलाएर तसर्थ जगेर हाम्रो मातृभूमि मातृभूषा आइदिने सत्तालाई कानमा कान थामेर तसर्थ जगाइ सधैँ हाम्रो मातृभूमि र भेषभूषा र ऐतिहासिकतालाई कानमा कान थामेर अन्तमा हाम्रो आजको नेपाली जनजाति आदिवासी दिवसले नयाँ उमङ्ग र उत्साह दर्शाएको छ र छाएको छ आजको हाम्रो नेपाली जनजाति आदिवासी दिवसले नयाँ उमङ्ग र उत्साह दर्शाएको छ छाएको छ र विदेशमा बसेर पनि परम्परागत संस्कृतिलाई हातपारे बाजा र गाजा धुनसँगै मनाउनु पाउँदा अविस्मरणीय महसुस भएको छ हामी सबैलाई नयाँ उमङ्ग र नयाँ उत्साह दर्शाएको छ हामीलाई र विदेशमा बसेर पनि परम्परा र संस्कृतिलाई हात पारेर गाजाको धुनसँगै मनाउनु पाउँदा अविस्मरणीय महसुस भएको छ हामी सबैलाई अविस्मरणीय महसुस भएको छ हामी सबैलाई धन्यवाद निश्चय पनि नेपालीहरू भेला भएको ठाउँमा नेपालको सन्दर्भ आउनु स्वाभाविक हुन्छ र म अचेल अलिअलि के भन्ने केही भन्न सुरु गरेको छु भनेदेखि नेपाल सम्झिएर भावुक हाम्रो एउटा स्वाभाविक बन्यो तर अमेरिकामा आइसकेपछि अब अघि यहाँ हाम्रो विष्णुमाया बहिनीले पनि भन्नुभयो कि नेपालको लागि के गर्ने हो भने हामी कामपट्टि लाग्नु र म के भन्न गइरहेको छु भनेदेखि यहाँ हाम्रो समुदायमा म देखिरहेको छु समुदायको बारेमा चर्चा गर्न छ र म के देख्न चाहन्छु तपाईँहरू के देख्न चाहनुहुन्छ भनेदेखि नेपालबाट यति टाढा आएर अमेरिका जस्तो एउटा विशाल राष्ट्रमा जहाँ हामीले एउटा स्वतन्त्रताको अनुभव र अभ्यास गर्न पाइरहेका छौँ यो ठाउँमा आएर एउटा नेपाली होइन नेपाली अमेरिकन भएर एउटा एकत्रित समूहको र समाजको सिर्जना गर्नु छ त्यसमा सोच्नुपर्ने बेला आइसकेको नेपाल भनेर उफ्रिनु हामी सजिलैसँग धेरै उफ्रिआएका छौँ त्यो उफ्रिनु पनि पर्छ तर हामीहरूले यहाँबाट गर्ने कुरो के हो भनेदेखि म भन्छु यदि नेपालको राजनीति गर्ने हो भने नेपालै जानुहोस् तपाईँ अमेरिकाको राजनीति गर्ने हो भने अमेरिकाको राजनीतिक मैदानमा उत्रिनुहोस् नेपालको विकास गर्ने हो भने नेपालको विकासको लागि यहाँबाट के गर्न सकिन्छ ज्ञान गुण दिएर सकिन्छ कि स्रोतहरू जम्मा गरेर सकिन्छ कि त्यतापट्टि हामी लाग्ने um, हो नेपालमा हाम्रा आधारभूत अधिकारहरूको हनन हुन लाग्यो मानव अधिकारको हनन हुन लाग्यो भनेदेखि हामीले नैतिक रूपमा आवाज उठाउनुपर्छ तर नेपालको राजनीति हामी गर्ने हो जस्तो मलाई लाग्दैन एउटा कुरा अर्को कुरो म हाम्रो अमेरिकाको समाज अहिले हेर्दाखेरि अलिकति एकत्रित हुनुपर्ने ठाउँमा बडो अलिकति टुक्रा टाक्री भएको म देखिरहेको छु त्यो निश्चय पनि हामी सबैको चासो र एक किसिमले भन्यो भने कुरा पनि र यो ठाउँमा आइसकेपछि नेपाली भइसकेपछि नेपाली अमेरिकन हैसियतले हामीहरूले आफूलाई अमेरिकामा एउटा सशक्तिकरणको चाहिँ उपायतिर लाग्नु शक्ति भएको एउटा समुदायको विकासतिर लाग्नु पऱ्यो राजनैतिक रूपमा हामीले यहाँ स्थानीय लेभलमा हामीले आफूलाई अगाडि बढाउनु पऱ्यो आर्थिक रूपमा हामीले अगाडि राख्नु पर्यो विभिन्न पेसागत रूपमा लागेका लागेका साथीहरूले पेसागत रूपमा आफूलाई अगाडि बढाउनु पऱ्यो तामाङ सोसाइटी अफ अमेरिकाका महासचिव लोक्यान लामाज्यूलाई म यहाँ निम्त्याउन चाहन्छु लोक्यान लामाज्यू विश्व नेपाल जनजाति आदिवासी दिवसको यस समारोह घडीमा का सभापतित्व गरिरहनुभएका सभाका सभानायक महोदय यस भव्य रूपमा जानुपर्ने हो मैले ठानेको थिएँ तर विभिन्न कार्यक्रमको बावजुद धेरै नियोगको यो सहरमा धेरै कार्यक्रमहरू जुधिरहेको महसुस मैले ठानेर आजको यो उपस्थित अलि न्यून रहेको मैले महसुस गरेका छौँ र यसमा तमाम आदिवासी जनजातिहरूलाई एउटा ढुक्क हुनुपर्ने कुरा के छ भने हामी तामाङ तामाङ राई लिम्बू गुरुङ मगर तमाम फिफ्टी नाइन जातिहरूको यो साझा जनजातिको साझा सङ्गठन यो फिर्ता हो तर हाम्रो भाषा धर्म संस्कृति सहित आज नेपालमा चाहिँ भएको यही कारणले किनभने नेपाललाई जब एसिमाइलेसन गरियो जब मूल धर्म लिएर लिएर आउने एउटै भाषा एउटै धर्म एउटै संस्कृति ढाका टोपी नेपाली भाषा हिन्दू धर्म बनाइयो त्यसपछि आदिवासी जनजातिहरूको भाषा धर्म संस्कृति वेशभूषा ती सबै लोप हुने अवस्थामा भयो सरकारले एउटै जातिको भाषा एउटै जातिको संस्कृति एउटै जातिको रीतिरिवाजलाई एउटै जातिको धर्मलाई मानेको कारणले आज आदिवासी जनजातिहरूले एउटा हाम्रो आफ्नो आइडेन्टिटी आफ्नो संस्कृति पहिचानलाई जगेर्ना गर्नको लागि सङ्घर्ष गरिरहेका छन् आज नेपालमा मात्र होइन विश्वमा नै Nepal and around the world. Um, just, I'm so happy and thankful that you invited us because as VP of NRN NCC USA, you know, our motto is once a Nepali is always a Nepali. And our goal is to bring the issues of all Nepalis. And this is what, you know, it was good for us as NRN NCC to hear what the issues are because that's what we will strive to work on. Um, so today, um, you know, there's already been discussions on United Nations, ILO, you know, empowerment, affirmative action, representation, needing to raise our voices, you know, our issues. And so I won't touch on that, but I do want to uh, touch on a couple things uh, today. And one of the things that uh, was discussed earlier um, about, um, you know, bounds also are marginalized. And that is something that I think we, you know, I just want to bring that issue up a little bit about, you know, when um, a lot of time I'm being a woman, I'm very, you know, passionate about women's issues, and um, I, I belong to also Nepali Women Global Network, and we talk about women's issues. And today, I kind of it was more synonym to me of when the, you know, being that Bangla are also marginalized, and you know, when we talk about women's rights it's always like we're taking away men's right. And that is not the issue, right? And when we're talking about women's right, we're talking about your sisters, your daughters, your spouses, your mothers, your grandparents, your grandmothers. So now today, when I heard about bound are also marginalized, it sounds like we're anti-bound and anti-Brahmin. And that is not the case. The case is that we basically want our human rights, right? I mean, that's what we are bringing up our issues, that we want our human rights. We want, we want our dignity, we want to be human, and all of the other issues that's being discussed. So. यही अगस्त बिसका दिन सात बजेदेखि Sheraton LaGuardia East hotel Flushing न्युयोर्कमा मिस नेपाल युएसए आयोजना हुँदैछ अमेरिकाको विभिन्न दस राज्यबाट करिब तिसजना नेपाली युवतीहरू यो मिस नेपाल युएसएमा सहभागी हुँदैछन् यही कार्यक्रमको बारेमा जानकारी दिन गत हप्ता एउटा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो र उक्त पत्रकार सम्मेलनको यो छोटो अडियो अंश यहाँ हामी प्रस्तुत गर्दैछौँ यो कार्यक्रम इ प्लानेट युएसएले आयोजना गरेको हो अब आज यो पहिलोचोटि चाहिँ अमेरिकामा Miss Nepal USA two thousand eleven भइरहेको रहेछ सबैजना मान्छेहरू यसो देख्दाखेरि चाहिँ एउटा नयाँ कार्यक्रम सुरुवात भएर होला राम्रो वातावरण देखिरहेको छु मैले चाहिँ सबैजना एक्साइटेड भइरहेको छ अब हामी पनि त्यही हो पहिलोचोटि भएर हेर्न आएको पर्सनल्ली चाहिँ हाम्रो अमित शाहजी अब साथी त्यसमा चाहिँ यहाँ गौरी दिदीहरू सबैले बोलाउनु भएर I'm very sorry for the team for Miss Nepal USA 2011 here at East LaGuardia Sharjitra. The awaited prestigious event, Miss Nepal 2011, is scheduled to be held on August 20th, 2011 at Sheraton LaGuardia East Hotel, Flushing, New York, with 27 beautiful contestants from all over United States representing Nepal. An event of glamour and glory, Miss Nepal USA 2011 will celebrate the art and culture of Nepal, ground intelligence, talent, and beauty. Organizing this event has definitely been a challenge, and our team has worked very hard for it. But first, before going any further with the details, let me present to you for the first time our gorgeous 27 contestants, all from the United States. 8, Kanju Sherpa. Contestant number 9, Karuna Rai. Contestant number 10, Luna Yonghang. Contestant number 11, Nabina Bosnet. Contestant number 18, Samjana Karki. Contestant number 19, Saraswati Bhandari. Contestant number 20, यो कस्तो डरलाग्दो थियो आज जुन इभेन्टको लागि हामी केही हप्तादेखि पर्खिरहेका थियौँ त्यो इभेन्टको समय आज हाम्रो अगाडि आइसकेको छ जुन फर्स्ट स्टेज फर्स्ट स्टेपको रूपमा लिउँ आजको दिनलाई र मैले अघि पनि हाम्रो बहिनीहरूसँग कुरा गरिसकेको छु होइन त्यसलाई आत्मसात गर्नुहोस् त्योभन्दा अगाडि आज उपस्थित बच्चाहरूको लागि हाम्रो बहिनीहरूको लागि सपोर्ट हुन्छ होइन किनभने त्यो त आशीर्वाद जस्तो हो भनेर मैले उहाँहरूलाई म्यासेज पनि छोडेको थिएँ तर उपस्थिति एकदम कम देखेँ असाध्यै दुःख लाग्दो कुरा हो तर केही छैन होला भन्ने म आशा लिन चाहन्छु भगवान्सँग प्रार्थना गर्दैछु त्यही हो थ्याङ्क यू उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन् सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्कामै पारिन्छन् भुइँ बाटो छरपष्ट फिजाइएका मासु र आन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिजाउँछन् एक बिहानै कोइला खानी छ भन्न पाए मेरो गाउँ सृजनाका स्वरहरूमा आज हामी एउटा रमाइलो कविता यहाँ प्रस्तुत गर्दैछौँ यो कविता हामीले गाई जात्राको शुभ अवसरमा यहाँ प्रस्तुत गर्न लागेका हौँ यो कविता प्रस्तुत गर्दै हुनुहुन्छ रामचन्द्र शर्मा यो कविता उहाँले हामीलाई गत वर्षको गाई जात्रामा पनि सुनाउनु भएको थियो अनि बारीमा तरकारीहरू झगडा गरेर हेरौँ के के गरेछन् भनेर अनि खुर्सानीलाई फकाइ लग्यो काँक्रोले काँक्रोमा पाल पर्यो पालमा नुन अलिकति हाल्दा मलाई पो पाल पर्यो खुर्सानीलाई टाउको समय काउली बस्यो खुट्टा उठाइ भन्दा गुलेलीमा गोलबिडा पस्यो आलु भयो ठन्डा भन्टा बोक्ने हातमा लट्ठी तरुवा ताक्ने सिमी जालो बुन्यो घिरौलाले आँखा तर्छौ तिमी जिब्रो तान्यो करेलाले पासो लाउने फर्सी घाँटीभित्र पिँडालुले जादु गर्यो तर्सी मुला भन्छ ला मेरो कति जोरी खोज्छस् भिन्डी भन्छ पछाड दिउँला चिप्लो किन रोज्छस् पाखा बसी बोडी भन्छ म के गरौँ आमा तलै साह्रै मिठो हुन्छ मिसाइदे त तामा तामा खोज्न जङ्गल पस्दा सुइदा लामा लामा यो काँक्रोले गर्दाखेरि मलाई पर्यो धामा यस्तो जवाफमा फेरि बिमलले मलाई यो पठाएको यो काँक्रोलाई खाँक्रोले बेरिदिनु खुर्सानीलाई झ्यान्डी हेरिदिनु बोडी हेर्दै साह्रै लुलो त्यसको तागत छैन फर्सी मोरो ठुलो भुँडी त्यो हिँड्नै सक्दैन भिँडी आफै चिप्लिरहन्छ त्यसको के भर पर्नु मुला बरु जाङ्गो रहेछ त्यसलाई कुर्न राख्नु <laughs> फेरि पनि फेरि पनि झगडा गरे ठुलै कारवाही गर्नु आज गाई जात्रा रहेछ भो केही नगर्नु भनेर त्यसले पठायो होइन <laughs> अनि त अनि त सुन न त्यहाँबाट के उद्भव भयो भनेदेखि मुला जाङ्गो रहेछ भनेर त्यसले भनेपछि मलाई यो अर्को अर्को रचनी चाहिँ त्यसले उदियो कि यो <laughs> मुलाको मुलाको मुलाको बारेमा त्यसले जाङ्गो मुला भन्यो भनेर अनि मुला हेर हेर मुला भनेर त्यसलाई मुला जापानी मुला र फर्पिने मुला रातो मुलाको मुला दामनको नि मुला अघोरको मुला त्यो भक्तपुरको मुला साना साना मुला सलाद खाने मुला र सेतो टाउके मुला किर्तिपुरको मुला र गान्तेको मुला भट्टे डाँडाको मुला चितलाङमा उहिले प्रसिद्ध थियो मुला पिउठानमा छन् अरे काट्ने छोप्ने मुला र नक्कली मुला सब देखिएकै छ रे चाना काट्ने मुला सुकाउने मुला सब देखिरहेकै हुला छक्कै पर्छु म त कतातिर लुकी बसेछ ज्याङ्गो मुला फेरि अब यो गाई जात्राकै सन्दर्भ भएको भएर अब यो चाहिँ साहित्यलाई चाहिँ मान्छेले रुचाउने हो र अन्यथा अर्को अर्थ नसम्झने हो भनेदेखि यो राम्रो छ नि मलाई नै आवाज कस्तो राम्रो आएछ कसरी आयो मलाई लेख्न भनेर हेर न थाङनामा म थिए दिगम्बर पहिले बिस्टामा लतपत भुइँ आठ महिना बितिगो सुरम्य अति भो देख्नेले खान्थ्यो मुही गाई कट र वर्ष दुई दिन ढाकेर राखेँ झुकाई झिस्क्याउँदा कतिले ढुकुर ढुकुर भनी इलाजमा हामी बस्थे लुकाई पाँच वर्षै जतिमा त मन्द गतिमा उठ्ने जमरको गरी उठ बसको क्रम त्यो चल्यो पछि ठुलो हुँदैछ इन्दुसरी इन्दु भने चन्द्रमा आश्चर्य म भए दशक जति हुँदा कस्तो अनौठो र रवाफ जिउमा देखिन गो अलि अलिकतै झुसले भरेको स्वभाव <laughs> पन्ध्रै वर्ष जति पुगेपछि म त जुगाको रेखीसँगै देखा सिखी गरी बढ्यो कति भुवा जारी छ बढ्नु अझै बिसौँ वर्ष बिति गयो नि अब त सबले विचारै गरी राम्रो नाम दिएर इज्जत गरी पाले सरी गाई जात्रा भनी नाम लिएर अहिले जङ्गो मुलामा लगी मेरो नाम बिगारी प्रस्तुतिहरू सँगसँगै आजको हिमाली स्वरहरूको यो श्रृङ्खला यहीँसम्म तपाईँलाई हाम्रो प्रस्तुतिहरू कस्तो लागिरहेको छ आफ्नो प्रतिक्रियाहरू लेखि पठाउनुहोला हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot com अथवा W W W dot Nepali radio dot org मार्फत विविध अनलाइन रेडियो कार्यक्रमहरू सजिलै सुन्न सक्नुहुन्छ नेपाली गीत सङ्गीत नेपाली समुदाय वरिपरि भइरहेका र हुन गइरहेका विभिन्न गतिविधिहरूको खबर र भिडियोहरू तपाईँ हाम्रो वेबसाइटमा हेर्न र सुन्न सक्नुहुन्छ जाँदा जाँदै नेपाली गीति नाटक मालती मङ्गलेबाट साभार गरिएको यो यो गीत प्रस्तुत गर्दै म सहदेव छुट्टिन्छु शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन हाम्रो शुभकामना कति खुसियाली त्यति सानो चरेको बोलाउँदै गाउँदै गयो Please. मर्छ कि उसकै जिउको मायाले बाँधे हजुरा रो रु आँखाले गर्छ